नमस्कार यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम उजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय एकसठी श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ स्वर्ण महोत्सवमा राष्ट्रिय कलाकार ल्याएर लाखौँ खर्चिने विद्यालयहरूलाई चुनौती दिने गुल्मीको एक विद्यालयको चर्चा र नियमित स्तम्भ जीवनको गोरेटोमा सहाराविहीन नाबालकहरूको बिचल्लीको कथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम श्रोता प्रतिक्रिया गत हप्ताको ओजेलका खबरमा बागलुङमा उत्कृष्ट पञ्चे बाजा बजारमा ल्याउँदै आउनुभएका सर्जक एवं गायक बसन्त थापाको चर्चा गरेका थियौँ त्यसलाई धेरै श्रोताले मन पराइदिनु भएको म्यासेज हामीलाई प्राप्त भएको छ ती मध्ये गुल्मी हर्दिनेटाकी रिता साई ठोकुरी स्याङ्जा किरीकोटेबाट सिर्जना पाण्डे बुटोल तामनगर घर भई हाल पाल्पाको सोमाधि एक सरदेवाबाट दिलमाया बराल मगरले कार्यक्रम असाध्यै मन परे गरेको र यसरी नै अन्य कला क्षेत्रका व्यक्तिहरूलाई पनि निरन्तरता दिन आग्रह गर्नुभएको छ अवश्य पनि हामी विशेष कलाकारहरूलाई स्थान दिँदै आएका छौँ र आगामी दिनमा पनि दिनेछौँ सुझावका लागि उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ अब लगाउँ एक समाचार विश्लेषणतर्फ तपाईँले सुनिसक्नु भएको छ गत महिना राम राज्य उच्च माध्यमिक विद्यालय दोली पाँच गुल्मीले भव्य रूपमा सोह्र महोत्सव सम्पन्न गरिसकेको समाचार तर आज हामी ढिलै भए पनि अनि त्यस विद्यालयले सम्पन्न गरेको स्वर्ण महोत्सव कार्यक्रमको थोरै विश्लेषण गर्न गइरहेका छौँ जबकि अन्य कैयौँ विद्यालयले स्वर्ण महोत्सव मनाउनका लागि देश विदेशमा रहेका स्थानीयवासी र अभिभावकहरूसँग चन्दा उठाउँछ र स्वर्ण महोत्सवमा राष्ट्रिय कलाकार लिएर त्यो रकमको ठुलो हिस्सा तिनै राष्ट्रिय कलाकारहरूलाई खर्चिन्छ तर राम राज्य उच्च माध्यमिक विद्यालयले राष्ट्रिय कलाकारलाई खर्चिने रकमले त्यस विद्यालयको शैक्षिक विकासका लागि बचत गरेको छ तर पनि राष्ट्रिय कलाकार बिना नै त्यस विद्यालयको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न भएको छ सुनौ यो स्थलगत रिपोर्ट केही सांस्कृतिक झलक सुनिहाल्नुभयो यो सांस्कृतिक झलकको राम राज्य उच्च माध्यमिक विद्यालय दोली पाँच गुल्मीको म आफ्नै अनुभवमा मैले गुल्मी जिल्लाका थुप्रै विद्यालयका सोह्र महोत्सवहरू निहालिसकेको छु तर म पहिलो पटक यो स्थलगत रिपोर्ट तयार पार्दैछु किनकि यहाँ एउटा प्रतिभा प्रतिभादेखि मैले आकर्षणको केन्द्रबिन्दु बनाउनका लागि केन्द्रका ठुला ठुला चर्चित नेताहरू बोलाइन्छ र यस विद्यालयले पनि देशकै एउटा चर्चित नेता र स्थानीय बासिन्दा समेत रहेका गोकर्ण राज विष्टलाई बोलाए र अर्को चन्द्रबहादुर थापा सागर जो एकीकृत नेकपा माओवादीका नेता हुनुहुन्छ उसलाई पनि बोलाइयो ती लगायत अर्को कुरा भन्नुपर्दा मानिसहरू जुटाउनका लागि ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू बोलाउने चलन छ तर ती सबैलाई मात खुवाउने कलाकारहरू आफ्नै गाउँबेसी आफ्नै विद्यालयका विद्यार्थी वा शिक्षक पनि हुन सक्छन् भन्ने ज्वलन्त उदाहरणका रूपमा म यहाँ आज एकजना यसै विद्यालयकी शिक्षिका सुशीला बुढाथोकी छेत्रीलाई यहाँ यहाँ प्रस्तुत गर्न गइरहेको छु यी शिक्षिका जसले यस विद्यालयका विद्यार्थीहरूलाई दुई महिनाको अन्तरालमै ती राष्ट्रिय कलाकारलाई मात खुवाउने नृत्य प्रशिक्षण दिनुभयो र उहाँ आफैले पनि यस स्वर्ण महोत्सवमा नृत्य प्रस्तुत गरेर सबैको ध्यान केन्द्रित गर्नुभयो म आज उहाँसँग कुराकानी गर्न गइरहेको छु यो प्रतिभा कसले जन्मायो घरले वा कुनै विद्यालयले विद्यालयले कुन विद्यालयमा पढ्नुभयो हिरस पब्लिक हाई स्कुल जुन तमगासमा छ तमगासमा कति वर्ष पढ्नुभयो कक्षा चारदेखि दससम्म पहिलो पाठशाला कुन हो तपाईँको मेरै माइती गाउँ जुनिया नौमा रहेको फ्लोरिस इङ्ग्लिस बोर्डिङ स्कुल अनि तमगासको रिडर्समा चाहिँ पुरस्कारहरू पनि जित्नुभयो यहाँनिर अर्की शिक्षिका हुनुहुन्छ यहाँको शुभ नाम चाहिँ मेरो नाम सलिना सलिना गर्दी उहाँ यस विद्यालयमा आइसकेपछि कतिको प्रगति भएको पाउनुहुन्छ एकदमै अब यहाँ त कोही पहिला केही पनि जानेका थिएनन् अहिले धेरै राम्रो प्रगति भइरहेछ मेरोमा आएदेखि अहिले सोह्र मस पनि एकदमै रमाइलो भइरहेको र यस रामराज्य उच्च माध्यमिक विद्यालयको सोह्र मसको यस समापन समारोहमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक रामबहादुर थापा विशेष अतिथि हुनुहुन्छ उहाँले पनि यो दिनैभरि यस विद्यालयका विद्यार्थीहरूको नृत्य देख्नुभयो र अब जिल्ला शिक्षा कार्यालयले यस्तो सरकारी विद्यालयमा यस्तै खालको शिक्षक शिक्षिका चाहन्छ कि चाहँदैन यसबारे म उहाँसँग सोध्न गइरहेको छु आज दिनैभरि देख्नुभयो एउटा शिक्षिका र उनले प्रशिक्षण दिएका विद्यार्थीहरूको जुन नृत्य देख्नुभयो यसले अब तपाईँहरूलाई सोच्न बाध्य पार्यो कि पारेन एकदमै पार्यो उहाँले गरेको एक्टिभिटी उहाँले चाहिँ बच्चाहरूलाई सिकाएको चाहिँ बच्चाहरूले गरेको चाहिँ एक्टिभिटी बच्चाहरूले चाहिँ जुन एउटा चाहिँ सांस्कृतिक कार्यक्रमबाट चाहिँ एउटा यो स्वर्ण मौसममा सारा चाहिँ माखलाई चाहिँ एउटा मनोरम वातावरणमा गराउन सफल भए ती विद्यार्थीहरूको एकदम प्रशिक्षित खालको चाहिँ तिनीहरूको चाहिँ एक्टिभिटी हामीले देख्यौँ यसले गर्दाखेरि हरेक विद्यालयमा एकजना गेम शिक्षक एकजना यस्तो खालको चाहिँ सांस्कृतिक कार्यक्रम अतिरिक्त क्रियाकलापहरू सिकाउने शिक्षकको चाहिँ आवश्यक छ भन्ने हामीलाई लाग्छ तर अहिले टड्कारो अवस्थामा चाहिँ विद्यालयमा चाहिँ क्लासमा गएर चाहिँ अध्ययन अध्यापन गर्ने शिक्षकको अभाव भएको अवस्थामा र यस्ता शिक्षक चाहिँ तालिम दिएर भए पनि हरेक विद्यालयमा चाहिँ उत्पादन गर्नुपर्ने चाहिँ आवश्यक चाहिँ देखिन्छ सबैलाई के भन्न चाहनुहुन्छ अन्य विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थी भाइ बहिनीहरूलाई मेरो तर्फबाट त के भन्न चाहन्छु भन्दा सङ्गीतलाई समाजमा चाहिँ अझै पनि पढाइ बिगार्ने उत्ताउलो हुने भन्ने नजरले हेरिन्छ होइन तर त्यसरी हेर्नुभन्दा सङ्गीत एउटा सिर्जना र स्रोतको ऊर्जा हो विद्यार्थीहरूलाई शिक्षाले परिमार्जन गर्न नसक्ला उनीहरूको प्रतिभालाई तर सङ्गीतले परिमार्जन गर्न सक्छ भोलि बिहान सम्पूर्ण विद्यार्थीहरू शिक्षण पेसाबाटै आफ्नो भविष्य बनाउँछन् भन्ने छैन कसैको क्षमता केमा हुन्छ कुन पेसामा हुन्छ कसैकोमा केमा हुन्छ त्यसैले सङ्गीतलाई पनि विद्यालयमा अन्य विषयहरू जस्तै एउटा स्थान दिनुपर्छ जसबाट चाहिँ विद्यार्थी भाइ बहिनीहरू भविष्यमा त्यसलाई नै आफ्नो जिउने पाटो बनाउन सकुन् तपाईँलाई आज सुशीला बुढाथुकी भनेर चिनाउने यहाँसम्म ल्याउने तपाईँको विद्यालय जो पब्लिक रिडर्स हाई स्कुल छ त्यसका शिक्षक र त्यो परिवारलाई के भन्न चाहन्छु म चाहिँ के भन्न चाहन्छु भन्दा रिडर्स पब्लिक हाई स्कुलमा मैले जुन कक्षा चारदेखि दसैँमा अध्ययनरत गरेँ त्यति बेला चाहिँ जुन मलाई मेरो सङ्गीत कलालाई अग्रसर गराउने क्रिस्टोफर राई सर र रिया भोलामी म्याडमजीलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि विद्यार्थी भाइ उनीहरूलाई अझै मभन्दा पनि अझै प्रतिभाशाली बनाउनु नै छ भन्ने आशा गरेको छु यहाँनिर यस विद्यालयका प्राचार्य गुणाघर अरियाल हुनुहुन्छ र यी शिक्षिका सुशीला थोकी आउनु पूर्व र अहिले आइसकेपछिको फरक के पाउनु भएको छ नृत्यको क्षेत्रमा रुचि भएका र सामान्य जानकारी समेत भएका मान्छेहरूको चाहिँ उपस्थितिमा हुनु र नहुनुमा त स्वतः अन्तर भइ नै हाल्यो उहाँ हुनुभन्दा अगाडि यसरी अलिक हाउभावसित व्यवस्थित तरिकाले नाच्ने कला सिकाउन सकिएको थिएन उहाँ आइसकेपछि यो कला अलि बढी चाहिँ मुखरित हुन सकेको यसमा त निसन्देह जस्तो यो सोडा महोत्सवहरू विद्यालयका अन्य कार्यक्रमहरूमा राष्ट्रिय नाट्य कलाकार ल्याउने खर्च गर्ने दुई चार लाख रुपियाँ दिने गर्ने गरेका छन् तर आज सोही विद्यालयका शिक्षक विद्यार्थीहरू पनि त आकर्षणको केन्द्रबिन्दु बन्दो रहेछन् होइन त यसले त उनीहरू देखायो नि होइन निसन्देह हामीले राष्ट्रिय कलाकार भनेर जथाभावी चाहिँ पैसो दिएर खर्च गरेर विद्यालयको चाहिँ स्रोत सक्ने सोच पनि हामीले पालेनौँ र अर्को हामीसँग जस्तो प्रतिभा छ त्यही प्रतिभालाई देखाउनुपर्छ ताकि उनीहरूले हौसला पाउन् भन्ने सोच पनि हाम्रो रह्यो कतिपय सन्दर्भमा राष्ट्रिय स्तरका भनिने कलाकारहरू ल्याएर देखाउने कि भन्ने पनि कुरो नउठ्या होइन तर हामी हामीले राष्ट्रिय कलाकारहरूभन्दा हाम्रै कलाकार भाइ बहिनीहरूको प्रस्तुति बेजोड हुन्छ र उनीहरूलाई ऊर्जा पनि मिल्छ भन्ने सन्दर्भमा हामीले राष्ट्रिय कलाकारहरू ल्याउन नचाहौँ तपाईँले त्यो खर्चलाई कम गर्नु भएको छ एकातिर अर्कोतिर स्थानीय प्रतिभालाई नै उजागर गर्नु भएको छ जुन एउटा दृश्य देखियो यो दृश्य अन्य विद्यालय पनि देखुन् र यसलाई चिरोधार्य गरून् भन्ने आग्रह गर्दै बधाई दिन चाहन्छौँ जसले एउटा चुनौती दियो ख्यातिप्राप्त राष्ट्रिय कलाकार ल्याए मानिसहरूको ठुलो भिड लाग्छ भन्ने मान्यतालाई तोड दिनु भएको छ यसरी नै गाउँको प्रतिभालाई प्रोत्साहित गर्नुपर्छ हामी कहाँ राष्ट्रिय कलाकार भन्दा अझ राम्रा कलाकारहरू हाम्रै गाउँ समाजमै छन् त्यसर्थ यसतर्फ जोड दिन जरुरी छ यसप्रति सबैको ध्यान जाओस् विशेष गरी रामराजी उच्च माध्यमिक विद्यालयमा जुन एउटा आकर्षणको केन्द्रबिन्दु स्थानीय कलाकार नै देखियो त्यस्तै कलाकार हरेक विद्यालयको स्वर्ण महोत्सव अथवा अन्य कार्यक्रममा त्यही जन्माउनुहोस् भन्दै म यो स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा बिन नाबालकहरूको बिचल्लीको कथा यो गर्मीयाम सुरु हुने चैतको महिना नै किन नहोस् लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो पहाड अर्थात् समुद्री सतहदेखि छब्बिस सय नब्बे मिटर उचाइमा रहेको मदाने लेकको चिसो हावा ठोक्किन्छ त्यसको काखैमा रहेको अर्खाबाङ र ह्वाङ्दी गाउँमा कठै ती गरिबका छोराछोरीको शरीरमा न न्यानो कपडा छन् न जुत्ता छन् पाउमा अहिले त बरु अलि गर्मी चढिसक्यो तर पुसामागको दिनमा कसरी बाँचे होलान् ती भोका नाङ्गा बालबालिका पुच्काहरू त्यो हर बखत हिउँ हुस्सु र कुहिरोले ढाकिरहने ठाउँमा गुल्मीको सदरमुकाम तम्गासबाट उन्चालिस किलोमिटर दूरीमा पर्ने अर्खबाङको ठुलाचौरमा पुग्दा बाटोमा गर्मीले असिना पसिना भएर कोट झोलामा राखेको थिएँ मैले तर त्यहाँ पुग्दा निकालेर लगाउनु पर्यो त्यहाँबाट निस्ते खोलाको शिर पार गरेर पारी वाङदी गाउँमा पुग्दा माथि मदने लेकको हावाले झन थरथरी कपायो भित्र टी सर्ट छ त्यसमाथि कमिज र बाक्लो कोट अनि ट्राउजरमाथि प्यान्ट लगाएको म मान्छे जाडोले काँपिरहँदा म जहाँ जुन दिन्दुखी परिवारको बिचल्लीको खबर लिन पुगेको थिएँ त्यहाँका बालकहरूको न शरीरमा कपडा न पाउमा चप्पल देखेपछि बल्ल मेरो शरीरबाट जाडो हरायो मैले सोचे औसत नेपालीको जीवनयापन अर्खबाङ वाङदी जस्ता विकट गाउँमा आएर खोज्ने हो र समाचार माध्यममा पस्किने हो भने सहरिया र सम्पन्न नेपालीहरू बढी सुविधा भोगी हुने थिएनन् कि भन्ने कुरा जुन घरमा म पुगे त्यस घरमा एघार र सात वर्षीय बालकले पेटभरि खा खाना पाएका थिएनन् उनीहरूको खुट्टामा न चप्पल न शरीरमा कपडा नै थिए निन्नाउरो चेहरा कलेटी परेका ओठ र कुपोषणको शिकार पनि किन नबनुन् बिचारा न उनलाई स्याहार सुसार गर्ने आमा छिन् न त बाबु नै चार वर्ष अघि मृगौला पीडित आमाको उपचार गर्न नसकेर मृत्यु भयो लगत्तै नसा सम्बन्धी रोगको उपचार गर्न नसकेर बाबु थातै दिशा पिसाब भएर लडिरहेका छन् त्यसैले पनि त्यो घरमा बिहान बेलुकाको चुलो जलाउने अभिभार तिनै दुई नाबालकहरूको काँधमा छ जसले कुनै दिन खान्छन् कुनै दिन भोकै बस्छन् त्यो बिचल्ली भोग्ने बालकहरू हुन् हङ्दी गाविस वडा नम्बर चारका उन्चालिस वर्षे अमर विश्वकर्माका छोराहरू जुन बालकहरूका बाबुलाई उपचार गरेर बचाउने धोको र धेरै पढ्ने चाहनाको कुरा सुन्दा म आफैको गह भरियो झन रात दिन त्यो बिचल्ली देख्ने छिमेकीहरूको त गह नभरिने कुरै भएन त्यसैले पनि स्थानीय समाजसेवीहरूले केही उद्धार हुन्थ्यो कि भनेर हामीलाई गुहा बुहारी जहाँ हामी पुगेर स्थलगत रिपोर्ट तयार पारेका थियौँ सुनौ आजको जीवनको गोरेटोमा ती बालकहरूको बिचल्लीको कथा सर्वप्रथम केही उद्धार हुन्थ्यो कि भनेर हामीलाई खबर गर्नुहुने यहाँका स्थानीय समाजसेवीसँग यो परिवारको अवस्थाका बारेमा सोध्न चाहन्छु यहाँको शुभ नाम चाहिँ हजुर मेरो टुलबहादुर विक हो यहाँको साह्रै बिचल्ली देखेर यहाँ तपाईँलाई प्रयास गर्दा गर्दै पनि लिन सकिएको थिइनँ र अहिले आइदिनु भएमा धेरै धेरै धन्यवाद दिन्छु र बाँकी अब यो कार्यक्रम सुन्नेहरूले पनि उहाँको उद्धार गरिदिनु म विनम्र अनुरोध गर्दछु उहाँकी श्रीमती जो दुवै किडनी फेल हुँदाखेरि तपाईँ भारतमा हुनुहुन्थ्यो हजुर हामी भारतमा एकता समाजको संस्था थियो त्यो संस्थाद्वारा हामीले छ महिनासम्म अब हप्ता हप्तामा देसिङ गर्ने कामहरू गराइयो त्यसपछि हामीले सकेन अब मागेर अब धेरै मिल्दो रहेनछ त्यसपछि हामीले घरै जानुहोस् भनेर चन्दा सङ्कलन गरेर यहाँ पठाइदिएको त्यसपछि उहाँको परिवार अब बितेपछि उहाँको झन् बिचल्ली भएर अहिले गठियाको बिमारले पुरै हाटखुट्टा खुम्चेर विपत्तै भएको कारणले तपाईँलाई बोलाइदिएको यहाँको शुभ नाम चाहिँ हजुर मेरो नाम बम बहादुर बिक हो यस आङदिमे हालको म पनि बासिन्दा अनि उहाँ उहाँ भारतमा गएर यहाँ लिएर आउनुभयो उनको श्रीमती बिते बितेपछि झन् बच्चाहरूको बिचेलमा परेर कुछ सहयोग हुन्छ कि भनेर हजुरहरूलाई बोलाएको कारण यो हो यहाँनिर म्याले माध्यमिक विद्यालयका शिक्षक एवं यस बिचल्लीमा परेका परिवारका छिमेकी हुनुहुन्छ भोटबहादुर बुढा यो परिवारको अवस्थाका बारेमा बताइदिनुहोस् न धन्यवाद प्रेम सर यसरी यो दूरदराजको क्षेत्रमा यो विकट ठाउँमा यसरी यहाँ पाल्नु भएको छ हामीलाई अब के गर्ने हामीले त केही गर्न सकेनौँ यो परिवार अत्यन्तै बिचल्लीमा परिरहेको छ यो मान्छे यस्तो छ घस्रेर भित्र बाहिर गर्ने अवस्थामा पुगिरहेको छ यसको खानाको लागि पनि यसको जग्गा जमिन अत्यन्तै कम भएको हुनाले खाना लाग्न पुग्दैन यस्तो अवस्था नानीहरू पनि साना छन् अनि यसको श्रीमती पनि चार पाँच वर्ष भयो मृगौला फेल भएर उपचार गर्दा गर्दै गएको अनि त्यस पछाडि यी साना नानीहरू यसरी चाहिँ स्कुल पढ्दैछन् हामीलाई टिट लाग्छ के गर्ने यिनीहरूलाई खाना पनि छैन ठुलो समस्या परिरहेका छन् मैले त के भन्न चाहन्छु भने म आफू शिक्षक भएको हुनाले यी साना नानीहरूलाई पठन पाठनको निम्ति थुप्रै समस्या पर्ने भएको हुनाले शैक्षिक सामग्रीका निम्ति ड्रेसका निम्ति हरेक समस्या समाधानका निम्ति मैले थुप्रै देश विदेशमा रहनुहुने हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु यहाँको शुभ नाम चाहिँ मेरो नाम गणेश घिमिरे वाङदी वार्ड नम्बर तिन उहाँको अब वास्तविक घर वार्ड नम्बर चारमै पर्छ माथि र उहाँको घर भत्किसकेको छ माथि बस्न लायक नभएको कारणले ससुराल आएर ससुर बुवा पनि बुढो जानुभयो उहाँ घर आएर आएर बस्नु भएको छ यहाँको शुभ नाम चाहिँ मेरो गोविन्द बहादुर खड्का हामी वार्ड नाम छ आफै खाना बनाएर खान सक्ने स्थिति पनि छैन र खर्च पनि नभएको कारणले गर्दा यहाँको परिवारको लागि हाम्रो देश विदेशमा रहनुभएका सम्पूर्ण साथीभाइ दिदीबहिनी बुबाआमा सबैले यहाँको सहयोगको लागि आफू सके सहयोग गरिदिई यहाँको परिवारलाई रात उपलब्ध गराइदिनु हुनेछ भन्न चाहन्छु